समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गीत प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी प्रवासी प्रवासी राष्ट्रीय गौरव प्रवासी नेपाली को एक प्रवासी कैयौँ वर्ष गरे काम पुरस्कार दासी मिल्यो कैयौँ वर्ष गरे काम पुरस्कार दासी मिल्यो बिहान र बेलुकाको खाना दिनै बासी मिल्यो पश्चाताप गरी गरी पसिना र खुनसरी पश्चाताप गरी गरी पसिना र खुनसरी साट्नुपर्छ सरीबरी मलाई कुन राशि मिल्यो बिहान र बेलुकाको खाना दिनै बासी मिल्यो बाध्यताको परदेशी हुनु पर्दा दुखी छु म बाध्यताको परदेशी हुनु पर्दा दुखी छु म दुखी कर्म भाग रहेछ दुःख हाँसी हाँसी मिल्यो बिहान र बेलुकाको खाना दिनै बासी मिल्यो छोडी जानु कसको मन मान्छ होला हाँसी हाँसी छाडी जानु कसको मन मान्छ होला हाँसी हाँसी नचाहेरै पनि मलाई आलस्याको प्यासी मिल्यो बिहान र बेलुकाको खाना दिनै बासी मिल्यो घर सम्झी मन रुन्छ कति कति मुगलानमा घर सम्झी मन रुन्छ कति कति मुगलानमा कहाँ राम्रो मिल्छ यहाँ सबै बदमासी मिल्यो कैयौँ वर्ष गरे काम पुरस्कार दासी मिल्यो बिहान र बेलुकाको खाना दिनै बासी मिल्यो गजलकार वियोगी काइलाको गजल थियो यो भन्थे कहिले तर आज हेर आँसु खस्यो खुसी लाग्यो तिम्रो संसार बस्यो सुने जब यो खबर म धेरै बेर आतिएँ प्रश्न मनमा यही रह्यो मैले के गर्ने जसो तसो मनलाई सम्झाइ बुझाउँदैछु नाटक रहेछ सबै आफ्नो चरित्र निभाउँदैछु त्यसैले जाँदैछु टाढा धेरै टाढा याद बोके कहिल्यै फर्केर तिमीलाई मात्र म कहिले पनि दिन चाहन्न तर यस्तो दिन आउला मैले सोचिन तिमी नै छैन मेरो जीवनको के अर्थ छैन बरुसलाई घुरी आगो लगाइदेऊ न जसो तसो मनलाई सम्झाइ बुझाउँदैछु नाच रहेछ सबै आफ्नो चरित्र निभाउँदैछु त्यसै जाँदै छुट्टा धेरै याद बोक just in vain, and I am too lonely to live. नमस्कार अनि हार्दिक स्वागत गर्दछु एक हप्ताको अन्तरालपछि विद्युतीय तरङ्ग मार्फत प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा आज पनि म तपाईँहरूकै गजलको साथमा नेपाली सुगम सङ्गीतका सद्बहार गीतहरू लिएर उपस्थित भएको छु म तपाईँहरूकै गाउँले साथी ढुङ्गा जस्तो मन तिम्रो पग्लिएला एक दिन ढुङ्गा जस्तो मन तिम्रो पग्लिएला एक दिन मेरो मायाको अभाव खड्किएला एक दिन यस्तो माया गर्ने मान्छे पाउँदिनौ कहिले पनि यस्तो माया गर्ने मान्छे पाउँदिनौ कहिले पनि मलाई सम्झेर छाती भक्का निएला एक दिन मेरो मायाको अभाव खड्किएला एक दिन कस्तो प्रेम चाहियो तिमीलाई बुझ्नै सकिन कस्तो प्रेम चाहियो तिमीलाई बुझ्नै सकिन हेरौला नमरी बाँचे देखिएला एक दिन मेरो मायाको अभाव खड्किएला एक दिन के सोचे कि आफूलाई यस्तो चुरी पुरी किन के सोचे कि आफूलाई यस्तो चुरी पुरी किन त्यो सपनाको संसार भत्किएला एक दिन मेरो मायाको अभाव खड्किएला एक दिन हामीसँग बोल्न पनि किन यति गाह्रो मान्छौँ हामीसँग बोल्न पनि किन यति गाह्रो मान्छौ विचार गर हामी पनि चाहिएला एक दिन ढुङ्गा जस्तो मन तिम्रो पग्लिएला एक दिन मेरो मायाको अभाव फर्किएला एक दिन बेसी सहर लमजुङका गजलकार आशिष तनाईको गजल थियो यो यसलाई वाचन गरे त्यस्तै मसँग अर्को पनि एउटा गजल छ गुलरिया बर्दियाका गजलकार पुष्कर काफले शीतलको तिम्रै साथको आधारमा छु तिम्रै साथको आधारमा छु तिमी पारी म किनारामा छु कहाँ छन् भनी नतडपिनु कहाँ छन् भनी नतडपिनु तारा बनी आकाशमा छु तिमी पारी म किनारामा छु आज सबै शक्ति हातमा छ आज सबै शक्ति हातमा छ भन के गरौँ सरकारमा छु तिमी पारी म किनारामा छु मङ्सिर महिना लागेपछि होला मङ्सिर महिना लागेपछि होला खै किन आज हतारमा छु तिमी पारी म किनारामा छु गर्नुहुन्न बिहे सबैको उत्तर गर्नुहुन्न बिहे सबैको उत्तर अरूको कुरा सुन्दा दोधारमा छु तिम्रो साथको आधारमा छु तिमी पारी म किनारामा छु te कृष्ण बि मनमा रावण पालेर राम भन्न कहिले छाड्छौ मनमा रावण पालेर राम भन्न कहिले छाड्छौ पौर खिसिर झुकाएर सलाम भन्न कहिले छाड्छौ सज्जनको खोल ओढेका धुर्त अनुहारहरू हो सुन सज्जनको खोल ओढेका धुर्त अनुहार हो सुन रक्तम्य देशलाई पवित्र धाम भन्न कहिले छाड्छौ पौर खिसिर झुकाएर सलाम भन्न कहिले छाड्छौ पुर्खाको पौरख देखाएर सगरमाथाको शान देखाएर पुर्खाको पौरख देखाएर सगरमाथाको शान देखाएर अहमताले सधैँ झुट सेर आम भन्न कहिले छाड्छौ पौर किशोर झुकाएर सलाम भन्न कहिले छाड्छौ यता आउँछौ यतै ठिक्क उता जान्छौ उतै ठिक्क यता आउँछौ यतै ठिक्क उता जान्छौ उतै ठिक्क जसलाई देख्यो उसैलाई नाम भन्न कहिले छाड्छौ पौ र झुकाएर सलाम भन्न कहिले छाड्छौ रेगिस्तानलाई हरियाली बनाउने नेपाली हो रेगिस्तानलाई हरियाली बनाउने नेपाली हो हिमालयको काखमा घाम भन्न कहिले छाड्छौ मनमा रावण पालेर राम भन्न कहिले छाड्छौ पौ र झुकाएर सलाम भन्न कहिले छाड्छौ प्रयास उहाँको यस गजलप्रति हार्दिक आभारी भावना आफ्नै धडकनलाई छामिएर तिमीसँग कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा यहाँहरूलाई पुनः एकपटक हार्दिक स्वागत गर्न चाहन्छु गजल वाचनकै क्रममा मसँग अर्को पनि एउटा गजल छ गजलकार मन र साइली तिम्रो जस्तो खुसी जागिर कहाँ छ र मेरो तिम्रो जस्तो खुसी जागिर कहाँ छ र मेरो बिस्तारामै नास्ता हाजिर कहाँ छ र मेरो मोज मस्ती गरी खान पुरपुरोमा छैन मोज मस्ती गरी खान पुरपुरोमा छैन सधैँ खुसी मिल्ने तकदिर कहाँ छ र मेरो बिस्तारामै नास्ता हाजिर कहाँ छ र मेरो सास धान्न खानै पर्ने खान्छु तितो मिठो सास धान्न खानै पर्ने खान्छु तितो मिठो पोसिलो त्यो घिउ पनिर कहाँ छ र मेरो बिस्तारामै नास्ता हाजिर कहाँ छ र मेरो जिउ यसै रोगी भाछ तिम्रो जस्तै चोट जिउ यसै रोगी भाषा तिम्रै जस्तो चोट नखाएको चोखो शरीर कहाँ छ र मेरो बिस्तारामै नास्ता हाजिर कहाँ छ र मेरो पिरतीको संसारमा डुल्दै रहन बन पिरतीको संसारमा डुल्दै रहन बन हत्केलामा चुम्ने तस्बिर कहाँ छ र मेरो तिम्रो जस्तो खुसी जागिर कहाँ छ र मेरो बिस्तारामै नास्ता हाजिर कहाँ छ र मेरो त्यस्तै मसँग अर्को पनि एउटा गजल हात परिसकेको छ काठमाडौँ निवासी गजलकार भवानी हुमा गाईको गजल उहाँका शेरहरू यसरी सुरु हुन्छन् बदनाम सहरमा एउटा नाम खोजिरहेछ बदनाम सहरमा एउटा नाम खोजिरहेछ निदाउन नसकी राति घाम खोजिरहेछ कति थाकेको होला अनुमान लगाउनुहोस् कति थाकेको होला अनुमान लगाउनुहोस् सब चितामा पनि आराम खोजिरहेछ निधाउन नसकी राति घाम खोजिरहेछ जिन्दगीको कुनै पनि टुङ्गो नलागेपछि जिन्दगीको कुनै पनि टुङ्गो नलागेपछि उमेतु जस्तै कुनै परिणाम खोजिरहेछ निधाउन नसकी राति घाम खोजिरहेछ जहाँ पखालेर जान्छन् पापहरू जहाँ पखालेर जान्छन् पापहरू पापी कुनै यस्तो धाम खोजिरहेछ निदाउन नसकी राति घाम खोजिरहेछ निकै अमूल्य वस्तु हराइरहेको भन्दै निकै अमूल्य वस्तु हराइरहेको भन्दै अमूल्य वस्तु खुलेआम खोजिरहेछ निदाउन नसकी राति घाम खोजिरहेछ सत्य यसरी हेर्दैछ असत्य सामु सत्य यसरी हेर्दैछ असत्य सामु रावणले उल्टै राम खोजिरहेछ बदनाम सहरमा एउटा नाम खोजिरहेछ निधाउन नसकी राति घाम खोजिरहेछ तिमी माया माया भन्छौ यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ साँच्चै नबुझ्ने हौ साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ यहाँ देशको छ आशा गर्न गाह्रो छ या मलाई तिम्रै सुरक्षा गर्न गाह्रो छ या मलाई तिमी धरती छोडी माथि आकाशका तारा साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ यहाँ देशको छ चिन्ता sân बन्छु यहाँ देशको छ चिन्ता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 पनि आँसु ल्याउँछ भन्नुहुन्छ गजलकार मुना मन दिलको गजल थियो यो यसलाई वाचन गरे हामी कार्यक्रमको लगभग अन्तिम चरणमा आइसकेका छौँ यदि तपाईँहरू पनि आफ्नो गजलहरू पठाउन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना तपाईँको शब्द एट जिमेल डट कममा पठाउन सक्नुहुनेछ जाँदा जाँदै दानाबारी एक गरुवा इलामका गजलकार ताराप्रसाद अधिकारीको गजल वाचनसँगै एक हप्ताको लागि ओजेल हुन चाहन्छौँ हवस् त नमस्कार नदी माथि काकाकुल नाचिरहेछ नदी माथि काकाकुल नाचिरहेछ पलपल मर्दै प्यासले बाँचिरहेछ ममताको प्यारो डाली त्यागेर फुल ममताको प्यारो डाली त्यागेर फुल शिरमा चढी पाउ झरी हाँसिरहेछ पल पल मर्दै प्यासले बाँचिरहेछ निष्फिक्री सागरमा प्रितका किनारा निष्पिक्री सागरमा प्रितका किनारा कल्पी रुँदै प्रेमिल नाता गाँसिरहेछ पल पल मर्दै प्यासले बाँचिरहेछ पूर्णिमामा कोइलीले हेरेर तारालाई पूर्णिमामा कोइलीले हेरेर तारालाई मिलनको चोकको गीत एक साँचिरहेछ नदी माथि काकुल नाचिरहेछ पल पल मर्दै प्यासले बाँचिरहेछ मैले मैले बाँच्नु पर्छ मै मरे तिमीलाई कसले माया गर्छ मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्छ मै मरे तिमीलाई कसले माया गर्छ दिउ कि भनी खोजी हेरे पाइन मुटु दुईटा दिउ कि भनी खोजी हेरे पाइन मुटु दुईटा तिमीलाई माया गर्ने असम्मै हो एउटा तिमलाई माया गर्ने कसमै हो एउटा मेरी माया मेरी माया संसार नहेरौला जलेको कलेजो कहिले नफेरौला अरू बाँकी जे छन् पारा चोइटा चोइटा अरू बाँकी जे छन् पारा चोइटा चोइटा मलाई माया गर्ने तिमी माया पनि जाँचेकै हो भने लैजाऊ मेरो मुटु दिन्छु केही नभने कति माया गर्छौ भने जाँचेकै हौ भने लैजाऊ मेरो मोटु दिन्छु केही नभने तिम्रै निम्ति धर्किने यही हो मुटु एउटा तिम्रै निम्ति धर्किने यही हो मुटु एउटा जतन गरी राख नपार है चुइटा जतन गरी राख नपार है चुइटा बेटा मेरी माया मेरी माँ